बीच ताराखोला गाउँपालिका भित्रका ढुङ्गा खानीबाट झन्डै चार सयजनाले रोजगारी पाउँदै आएका छन् गाउँपालिकाभित्र झन्डै पैँचालिस ढुङ्गा सिलेट खाने सञ्चालनमा छन् व्यक्तिगत जग्गामा रहेका ढुङ्गा खानीबाट स्थानीय युवाले सहजै रोजगारी पाएपछि वैदेशिक रोजगारीमा खासै ध्यान लगाउन नपरेको स्थानीय बताउँछन् घर छाउन उत्पादन तथा प्रयोग हुँदै आएको सिलेट ढुङ्गा पछिल्लो समय आधुनिक घरमा टाँच्ने र छाप्ने कार्यमा प्रयोग हुँदै आएको छ ताराखोला गाउँपालिकाको राष्ट्रिय वन र सामुदायिक वनमा भएको उद्योग क्रमशः बन्द हुँदै गए पनि व्यक्तिगत जग्गामा रहेका ढुङ्गा खानेहरू भने सञ्चालन भइरहेका छन् विशेष गरी ताराखोला गाउँपालिकाको वडा नम्बर एक र पाँचमा झन्डै पैँचालिस ढुङ्गा खाने सञ्चालनमा भएका छन् खानी सञ्चालनबाट ठूलो सङ्ख्यामा स्थानीयले रोजगारी पाइरहेको ताराखोला गाउँपालिका वार्ड नम्बर पाँच करिमेलाका खानी सञ्चालक हिमाल विश्वकर्माले जानकारी दिनुभयो मैले ताराखोलामा पहिलो पटक खानी दर्ता गरी सञ्चालनमा ल्याएको हुँ स्थानीय तहमा खानी दर्ता हुन नसक्दा यहाँका खानी सञ्चालकले धेरै दुःख र शास्ति पाइरहेका छन् विश्वकर्माले भन्नुभयो सबै प्रक्रिया पुर्याएर दर्ता गर्न धेरै समस्या छ यद्यपि केही उद्योग दर्ता प्रक्रियामा छन् खानी तथा भूगर्भ विभागमा दर्ता गर्न नै निकै लामो समय लाग्छ विश्वकर्माका अनुसार स्थानीय तहले दर्ता गर्ने र राजस्व सङ्कलन गर्न सके ढुङ्गा उद्योगीलाई सहज हुने बताउनुभयो ढुङ्गा खानेबाटै वार्षिक साठी लाखभन्दा बढीको कारोबार गर्ने विश्वकर्माले पैँतिसजनालाई नियमित रोजगारी प्रदान गर्दै आउनुभएको बताउनुहुन्छ गाउँपालिकाभित्र झन्डै पैँचालिस खाने भए पनि अधिकांश उद्योगले निकासी कर मात्रै तिरेर ढुङ्गा बिक्री गर्दै आएका छन् पाँच वर्षदेखि म पेसा खोला नजिकै ढुङ्गा खानी सञ्चालन गर्दै आउनुभएका हिमाल विश्वकर्माले पछिल्लो समय ढुङ्गाको मूल्य घट्दै गएको र कामदारको ज्याला बढ्दै गएका कारण केही समस्या भने हुँदै आएको बताउनुभयो ताराखोला गाउँपालिका वार्ड नम्बर पाँच नागे स्थित पोकबहादुर घरतीले आफ्नै पाखोबारीमा ढुङ्गा खाने सञ्चालन गर्दै आउनुभएको छ उहाँले आफू जस्ता दस युवालाई रोजगारी प्रदान गर्दै आएको बताउनुहुन्छ बाउ बाजेले घर छाउने ढुङ्गा निकाल्दै आएको देखेको थिए आफ्नै पाखोबारी खनेर ढुङ्गा निकाल्दै कटिङ गर्दै बिक्री गर्दै आएको छु घरतीले भन्नुभयो समयको परिवर्तनसँगै ढुङ्गाको प्रयोग पक्की घरमा बिछ्याउने र छाप्ने कार्यमा प्रयोग भइरहेको छ वार्षिक चार पाँच लाख कमाउँदै आएको छु विदेश जानु परेको छैन पहिलाका ढुङ्गा माटाले बनेका घरमा छानो छाइने ढुङ्गा अहिले बजारमा निर्माण गरेका पक्की मठ मन्दिर तथा पदमार्गमा टाँस्ने तथा बिछ्याउने काममा बढी प्रयोग हुने गरेको उहाँको भनाइ छ घर निर्माणका लागि विदेशबाट आयातित मार्बल तथा टाइलको यहाँको स्थानीय ढुङ्गा सिलेट विकल्प समेत बन्दै गएको छ हेर्दा आकर्षक देखिने विदेशी मार्बल भन्दा स्थानीय खानेबाट उत्पादित ढुङ्गा धेरै टिकाउ र परम्परागत देखिने भएकाले पछिल्लो समय यसको माग बढिरहेको छ ताराखोलामा उत्पादन भएका ढुङ्गा पोखरा काठमाडौँ बुटो लगायतको सप्लास्टिक खरिद गरेर लैजाने ढुङ्गा उद्यमी बताउँछन् ढुङ्गा खानेबाट निस्केका स्लेटको निकासी कर ताराखोला गाउँपालिकालाई बुझाउँदै आएका छन् यो वर्ष ताराखोला गाउँपालिकाले ढुङ्गाको निकासी कर मात्रै दस लाख रुपियाँ उठाएको गाउँपालिका अध्यक्ष प्रकाश घरती मगरले जानकारी दिनुभयो गाउँपालिका माताहतमा ढुङ्गा खानी नपर्ने भएकाले कर सङ्कलन र उद्योग दर्तामा समस्या भएको अध्यक्ष घरतीको भनाइ छ प्रदेशले बल्ल गिट्टी बालुवाको कार्यविधि बनाएको छ ढुङ्गा खानेको कार्यविधि नभन्दा हामीले लाखौँ राजस्व गुमाइराखेका छौँ घरतीले भन्नुभयो प्रदेशको पटक पटक ध्यानकर्षण गर्दा समेत कार्यविधि बनेको छैन कार्यविधि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 कोरोना संक्रमण पुष्टि भएको छ छेरक उपचार केन्द्र पोखरामा सोमबार गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिका वार्ड नम्बर पाँचमा रहेको बाँड गण बाँधेका छत्तिस सैँतिस चौतिस चौतिस पैँतिस छत्तिस एकतिस चौबिस तेइस एक्काइस अडतिसका एघारजना नेपाली सेनाका सैनिक जिल्ला प्रहरी कार्यालय बागलुङका तेत्तिस वर्षीय एकजना प्रहरी बागलुङ नगरपालिका वार्ड नम्बर दुईका छत्तिस छब्बिस सत्र वर्षका तिनजना पुरुष र सत्तालिस बाह्र र पैँतिस वर्षका तिनजना महिला एकजना पुरुष बागलुङ नगरपालिका वार्ड नम्बर दसका सैँतिस वर्षका एकजना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कार्यालय बागलुङका महामारी फोकल पर्सन देवप्रसाद घिमिरेले जानकारी दिनुभयो उहाँले मध्ये एकजना जनप्रतिनिधि एकजना बागलुङ बजारमा रहेको सहकारीका कर्मचारी एकजना भारतदेखि आई क्वारेन्टाइनमा बसेका व्यक्ति र अन्य सङ्क्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरू रहेको फोकल पर्सन घिमिरेले बताउनुभयो सङ्क्रमितहरूमध्ये जनप्रतिनिधि महिला कोरोना संक्रमणको लक्षण देखिएपछि धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा भर्ना भई पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो भने बागलुङ नगरपालिका वार्ड नम्बर दसका सैतिस वर्षीय पुरुष भारतदेखि आई क्वारेन्टाइनमा बसेका हुन् सङ्क्रमितहरू सबैलाई आइसोलेसन कक्षमा लगिएको फोकल पर्सन घिमिरेले बताउनुभयो बागलुङमा थप तिनजनामा कोरोना संक्रमण पुष्टि भएको छ पोखरा स्वास्थ्य विज्ञान प्रयोगशाला पोखरा र चितवन मेडिकल मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा बागलुङ ताराखोला गाउँपालिका र बागलुङ नगरपालिकाका तिनजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ बागलुङ नगरपालिका वडा नम्बर दुईका एकतिस वर्षीय पुरुष वडा नम्बर तेह्र तेह्रकी अडचालिस वर्षीय महिला र ताडाकोला गाउँपालिका वडा नम्बर एका तिस वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो चितवन मेडिकल कलेज चितवन पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा परीक्षण गरिएका संक्रमित सम्बन्धित अस्पतालको फिभर क्लिनिकबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ नगरपालिकाको एकल निर्णयबाट सम्झौता भङ्ग गरिएको भन्दै निरन्तर विरोधमा उत्रेको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाले विरोध र्याली गरेर प्रशासनमा ज्ञापन पत्र बुझाएको छ सहकारीले नियमित फोहोर उठाउन पाउनुपर्ने माग पनि गरेको छ दैनिक फोहोर उठाइरहेको ट्रिपर प्रहरी नियन्त्रणमा लिएपछि सहकारीका पदाधिकारी सहित बजारका अन्य व्यवसायी आन्दोलित बनेका छन् आइतबार दिउँसो सहकारीको टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् नगरपालिकाले पाँच वर्ष पुरानो सम्झौता एकतर्फी भङ्ग गर्नु गल्ती भएको उनीहरूको तर्क छ नगरपालिकाले सरकारले ल्याएको साझेदारी कार्यक्रमलाई लत्याएको समय टिप्पणी भइरहेको छ बजार क्षेत्रमा व्यवसाय जुटेर नगरपालिकाको कदमको संयुक्त विरोध गरेका हुन् बजारवासीको फोहोर उठ उठाउने भन्दा पनि हामीलाई अवरोध भयो सहकारीका अध्यक्ष सुधीर श्रेष्ठले भन्नुभयो एक दुई दिन ट्रिपर बिग्रेर बनाउन लाग्दा हामीलाई फोहोर नउठाएको आरोप लाग्यो सहकारीले चालिस करोडको फोहोर व्यवस्थापन योजना ल्याउँदा ल्याउन लाग्दा नगरपालिकाले अभिभावकत्व ग्रहण नगरेपछि सम्बन्ध बिग्रेको थियो नगरपालिकाले सम्झौता अनुसार काम नगरेको आरोप लगाएको छ भने सहकारीका पदाधिकारीले कमिसनको खेलमा सम्झौता भङ्गको आरोप लगाउँदै आएको छ कुडुली माध्यमिक विद्यालयमा शिक्षक नियुक्तिको विषयमा भएको छलफललाई अतिरञ्जित गरिएको भन्दै बागलुङ नगरपालिका वडा नम्बर चारको कार्यालयले आपत्ति जनाएको छ मङ्गलबार वडा अध्यक्ष ध्रुवबहादुर केसीले सोमबार ओडा अध्यक्ष ध्रुवबहादुर केसीले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो बदनाम गर्ने र ओडावासीले भ्रमित गर्ने काम भएको उल्लेख गर्नुभएको छ विद्यालयले यस प्रक्रिया पूरा नगरी शिक्षक नियुक्ति गर्न खोजेको विषयमा वडा शिक्षा समितिको संयोजकका हैसियतले आफूले जानकारी माग्दा भएको छलफलको विषयलाई भ्रमपूर्ण तरिकाले प्रचार गरेको उहाँको आरोप रहेको छ नगर शिक्षा नियमावली र प्रचलित कानुन विपरीत विद्यालय व्यवस्थापन समितिले झुक्याएर शिक्षक नियुक्तिको क्रियाकलाप गरेको र त्यस विषयमा छलफल गर्दा भएका कमजोरीले विषय कमजोरीको विषयले अतिरञ्जित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ विज्ञप्तिमा शिक्षक नियुक्तिका लागि स्थानीय पत्र एक पत्रिकामा कृत्य विज्ञापन गरेको आरोप समेत लगाइएको छ नेपाली काङ्ग्रेसका वडा समिति अध्यक्षले केही सञ्चार माध्यमले प्रयोग गरी आफ्नो बदनाम गरेको केसीले बताउनुभयो उहाँले कुडुले माध्यमिक विद्यालयमा भएको शिक्षक नियुक्तिको प्रक्रिया विधिसङ्गत नभएको प्रमाणित गर्न समेत चुनौती दिनुभएको छ शिक्षक नियुक्तिको विषयले लिएर सर्वसाधारणले सूचना नपाएको गुनासो गरेपछि विद्यालय व्यवस्थापन समिति र वडा शिक्षा समिति पक्ष विपक्षमा उभिएका थिए केही दिन यता कुडुलेमा माध्यमिक तहल अस्थायी करार शिक्षकको विषय चर्चामा रहेको छ खबर खबरसँगै साँझ सात बजेको गलकुट खबरका कामी अन्तमा छ अन्तमा शीर्ष खबर पुनः एकपटक गलकुट नगरपालिका वार्ड नम्बर चारमा सामाजिक सुरक्षा भत्ता वितरण ताराखोलाका खानीबाट चार सयजनालाई रोजगारी प्रदान जनप्रतिनिधि सहकारीका कर्मचारी सहित बागलुङमा बिसजनालाई कोरोना संक्रमण पुष्टि फोर्न उठाउन पाउनु पर्ने माग गर्दै सहकारीद्वारा धरना र ज्ञापन पत्र र बागलुङमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु कुण्डुले माध्यमिक विद्यालयमा शिक्षक नियुक्तिको विषयमा वडा अध्यक्षको आपत्ति एनबिबी खबरसँगै साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार